हेलो नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु तपाईँलाई प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेको छु प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ विष्णु र म छु कार्यक्रम प्रस्तुता दिवस मगर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयलाई सुन्न सक्नुहुनेछ प्रोग्राम जस्ट फर इन्जोय हरेक दिन आउने गर्छ एघार बजी गर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म हामी उपस्थित हुन्छौँ र नेपाली सुगम सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आज हामीले एउटा टपिक्स लिएर आएका छौँ कार्यक्रममा एउटा टपिक्स छ त्यो टपिक्समा तपाईँले कुराकानी गर्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर टपिक्स रहेको छ आफ्नो प्रेम बचाइराख्न चाहिँ सबैभन्दा बढी के को भूमिका हुन्छ आफ्नो प्रेम चाहिँ दुईजना प्रेमी प्रेमिकाको बिचको प्रेममा चाहिँ बचाइराख्नको लागि सबभन्दा बढी के को भूमिका हुन्छ यो टपिक्समा भ्यू राख्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा सुगम सङ्गीत राख्न चाहन्छु यो साङ्गीतिक आवाजपछि फेरि उपस्थित हुने नै छौँ आउन गो धेरै दिन भो तिम्रो झल्को यो मनमा आउन गो कतै तिमीले माया मारो कि मलाई साँच्चै नै व्यक्ति यो जिन्दगीमा केवल तिमीसँग दुई मुटुको ढुकढुकीमा एउटै थियो रङ्गा पिरती यो जिन्दगीमा केवल तिमी तिमीसँग दुई मुटुको ढुकढुकीमा एउटै थियो रङ्गा चाहे नहेरेको धेरै भो धेरै दिन भो तिम्रो जल मैले बिर्सनलाई तिमी एकअर्काको बसमा छैनौ किन होला हामी खोजेको होइन मैले बिर्सनलाई तिमी एकअर्काको बसमा छैन यो मिठो साङ्गीतिक आवाजपछि कार्यक्रम प्रोग्राम जस्ट फर इन्जोयमा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज आज हामीले एउटा टपिक्स लिएर आएको छौँ प्रेम सम्बन्ध बचाइराख्न सबैभन्दा बढी के को भूमिका हुन्छ भनेर त्यो टपिक्स लिएर आएका छौँ यो टपिक्समा कुरा गर्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राममा आउन सक्नुहुनेछ थोरै जानकारी दिन चाहन्छु म नेपाली चेली तेरिया मगरको बारेमा तेरियालाई भोट गरी विजय बनाऊ फुटबलमा अहिले फुटबलको रौनक चढेको छ नेपालमा पनि नेपालले विश्वकप खेल्न नपाए पनि तर फुटबलको मजा भने छुट्टै लिइराखेको छ आफआफ्नो देशको जर्सी आफू आफआफ्नो देशलाई मनपर्ने जर्सी लगाएर बाटो बाटोमा हिँडिरहेको पनि मैले देख्छु र जर्सी किन्नुको साटो तपाईँहरूले तेरियालाई एक भोट गर्नुहोस् र भोट गरे बापत तेरिया मगर एउटा नेपाली विजय भन्ने छ फुटबलमा जसले जिते पनि नेपालीले जित्दैन तर तेरियालाई भोट गरेर जिताएमा अवश्य पनि नेपाली अनि सिङ्गो नेपालले जित्नेछ तपाईँले कुरा ख्याल ख्याल होला फुटबलमा पनि समर्थ गर्नुहोस् र केही समय पछाडि मात्रै गर्नुहोस् किनभने यही असार सात गतिसम्म मात्रै भोटिङ लाइन खुल्ला रहेको मैले जानकारी दिन्छु यो सातामा यति धेरै तेरि अहिले भोट हेर्दाखेरि दोस्रो स्थानमा रहेको छ तर पनि प्रथम हुनुपर्छ यो अन्तिम गेट फिनाली हो र यसमा चाहिँ तेरियालाई धेरैभन्दा धेरै भोट गर्नको लागि फेसबुकमा जानुहोस् तपाईँहरू एकदम धेरै फेसबुक चलाउनुहुन्छ W W dot Zee TV dot com dot com DID little master अनि कन्टेक्स लेखेको तेरिया या मगर लेखेका हुन्छ त्यहाँनिर क्लिक गर्नुहोस् र त्यहाँनिर अन्य फाइलहरू पनि दिएको हुन्छ एउटा फारम जस्तो त्यो फारममा चाहिँ आफ्नो सम्पूर्ण विवरणहरू भर्नुहोस् र अनि मगरलाई भोट जानेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला राखिसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोयमा आज हामीले कुरा गरिराखेका छौँ प्रेम सम्बन्ध बचाइराख्न सबभन्दा बढी के को भूमिका हुन्छ प्रेम सम्बन्ध चाहिँ बचाइराख्नको लागि सबैभन्दा बढी के को भूमिका हुन्छ जस्तो लाग्छ तपाईँलाई तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ होला कसैबाट प्रेममा धोका पनि पाउनु भएको छ होला कसैलाई भर्खरै भर्खर प्रेम गरिरहनु भएको छ होला कसैलाई प्रेम त गरिरहनु भएको छ तर पनि प्रपोज गर्न सकिरहेको छैन होला जे हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँलाई त्यसमा तपाईँलाई पनि आफ्नो भ्यू राख्न मन लागेको छ उत्तर दिन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँलाई एउटा जानकारी दिन्छु तेरिया फौजामाको लागि धेरैभन्दा धेरै भोट चाहिएको छ यो अन्तिम भोट रहेको छ शनिबारसम्म रहेको छ शनिबारसम्म तपाईँले धेरैभन्दा धेरै भोट गर्न सक्नुहुन्छ तपाईँहरूले फेसबुक चलाउनुहुन्छ त्यसको लागि कृपया तपाईँहरूलाई एउटा जानकारी दिन्छु तेरिया मगर चाहिँ दोस्रो स्थानमा रहेको छ यति बेला तपाईँले पहिलो स्थानमा हुनको लागि तपाईँको धेरैभन्दा धेरै भोट चाहिएको छ तपाईँले भोट गर्न सक्नुहुनेछ तपाईँको भोटको अपिल मागिरहेको छ तेरिया मगरले र तपाईँ फुटबल पनि हेर्नुहोस् फुटबलमा पनि छुट्टै मजा लिनुहोस् तर पनि एक हप्ताको लागि फुटबललाई चाहिँ छुट्टै बिट मारेर तिरिया फौजा मगरको लागि भोट अपिल गर्नुहोस् तपाईँहरूको साथी आफन्तहरू पनि लाई पनि खबर गर्नुहोस् तिरिया फौजा मगरलाई भोट गर्नु भोट गर्नुहोस् भनेर र यदि तपाईँ को आफन्त इन्डियामा हुनुहुन्छ भारतमा गएर बस्नु भएको छ भने पनि मिस कल गर्नुहोस् भन्नुहोस् one eight zero zero eight three three six zero zero सेभेनमा मिस कल गर्नुहोस् भन्नुहोस् त्रिया भोट जानेछ तपाईँले धेरैभन्दा धेरै भोट चाहिएको छ एकदम भोट मागिरहेको छ अन्तिम भोट भएको कारणले पनि नेपाली चेली एउटा नेपालले जित्छ तर फुटबलमा चाहिँ हामीले नेपालले नजिते पनि छुट्टै मजा लिइराखेका छौँ फुटबलमा पनि मजा लिनुहोस् छुट्टै अलिकति फुटबललाई चाहिँ एक हप्ताको लागि बिट मारेर तपाईँले भोटको लागि अपिल गर्नुहोस् जस्तो तपाईँहरूले एउटा नेपालमा चुनाव हुँदा जसरी आफ्नो समर्थन नेताहरूलाई जसरी भोट माग्दै हिँड्नुहुन्छ तर पनि एउटा यो आफ्नो एउटा मात्रै नेता नभएर सिङ्गो नेपालको लागि बनेको एउटा चेलीको प्रतिस्पर्धा रहेको छ तपाईँले धेरैभन्दा धेरै भोट माग्न सक्नुहुनेछ भोट गर्नको लागि W W dot Zee TV dot com DID little master आउनेछ त्यहाँ गएर क्लिक गर्नुहोस् अनि यहाँ भोजा मगरको बारेमा थोरै जानकारी दिएको हुन्छ त्यहाँ एउटा फर्म अनि त्यहाँनिर आफ्नो फोन नम्बरहरू अन्य कुराहरू पनि दिएको हुन्छ त्यहाँनिर भर्नुहोस् नेम आएको हुन्छ त्यहाँनिर भोट नाउ भनेर लेखेको हुन्छ त्यहाँनिर नेम आउँछ इमेल आइडी आउँछ फोन आउँछ अनि सिटी आउँछ अनि तल गएर क्लिक गर्नुहोस् तपाईँको भोट जानेछ आशा अनि यो विश्वास राखेको छु तपाईँले पनि भोट गर्नुहुन्छ तपाईँको पनि भोट जानेछ तेरिया मगरलाई भनेर मैले यो आशा अनि विश्वास राखेको छु अब कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाज राख्नुपर्ने बेला भएको छ यो मिठो साङ्गीतिक आवाजपछि फेरि उपस्थित हुने नै छु रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हज अनि प्रोग्राम जस्ट फर इन्जोय सँगै रहनुहोला रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर यो छोटो व्यावसायिक विश्रामपछि प्रोग्राम जस्ट फर इन्चेमा तपाईँलाई पूर्ण स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र आज हामीले थोरै जानकारी दिइराखेका छौँ डिआइडी लिटन मास्टर सिजन थ्रीका टप फोमा पर्न सफल नेपाली चेली तेरिया फौजा मगरको बारेमा तपाईँलाई धेरैभन्दा धेरै भोटको अपिल गरेको छ W W dot DID little master dot com Zee TV dot कममा डिआइडी लिटिल मास्टर आउँछ त्यहाँनिर गएर क्लिक गर्नुहोस् एउटा तेरिया मगरको बारेमा गएर क्लिक गर्नुहोस् अनि त्यहाँनिर भोट नाउँ लेखेको हुन्छ आफ्ना नेम इमेल आइडी र फोन नम्बर अनि सिटी भर्नुहोस् र अनि त्यहाँनिर गएर तपाईँले सम्पूर्ण डिटेल भएपछि तल गएर क्लिक गर्नुहोस् त्यहाँ क्लिक गर्ने ठाउँ पनि देखाएको हुन्छ त्यहाँ क्लिक गरेपछि तपाईँको भोट जान्छ र क्रिया पूजामा गर्छ अहिले ग्रेट फिनाली यही शनिबारसम्म मात्रै भोट तपाईँको भोट हुनेछ तपाईँले धेरैभन्दा धेरै भोट गर्न नबिर्सिनु होला र आज हामीले एउटा टपिक्स लिएर आएका छौँ अब तपाईँले फोन नगर्नु होला हाम्रो कार्यक्रम सकिने लागेको छ त्यो टपिक्समा म तपाईँलाई थोरै जानकारी दिँदै कार्यक्रमबाट पनि बिदा माग्ने समय भइसकेको छ आज हामीले टपिक्स ल्याएको थियो प्रेम सम्बन्ध बचाइराख्नको लागि चाहिँ सबभन्दा बढी के को भूमिका हुन्छ होला मलाई चाहिँ लाग्छ प्रेम सम्बन्ध बचाइराख्न चाहिँ सबैभन्दा बढी प्रेमी प्रेमी हुन्छ भने प्रेमीले चाहिँ विश्वास गर्नुपर्छ आफ्नो प्रेमिकालाई र प्रेमिका भने पनि आफ्नो प्रेमीलाई धेरै विश्वास गर्नुपर्छ एकदम दुईजना बिच चाहिँ विश्वास हुनुपर्छ र कुनै पनि दुईजना बिच चाहिँ शङ्खाको भावनाहरू हुनुहुन्न दुईजनाले एउटा काम गर्दा एउटा कुनै पनि अपरिचित मान्छेसँग बोल्दा गफ गर्दाखेरि शङ्का गर्ने भने त्यस्तो बानी बसाल्नुहुन्न दुईवटामा एकदम विश्वासको बढी कदर गर्नुपर्छ र माया पनि गर्नुपर्छ र अनि आफ्नो प्रेमीभन्दा धेरै राम्रो मान्छे देख्यो भने त्यस्तोमा पनि तारिफ गर्नुहुन्न धेरै जस्तो जस्तो छ आफ्नो प्रेमी नै राम्रो भनेर अलिकति बस्यो भने आफ्नो प्रेम सम्बन्ध चाहिँ बचाइराख्न सक्छ जस्तो लाग्छ यति भन्दै आज रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हसनी प्रोग्राम जस्ट फर इन्जोय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट अनलाइनको W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोय सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद एजेन्जेलसम्म मलाई प्राविधिक कक्षबाट साथ दिने विष्णुलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै तपाईँको आफ्नै साथी दिवस मगर पनि आजको प्रोग्राम जस्ट फर इन्जोयबाट बिदा हुन्छु नमस्कार चम्क्यारे उडेर माथि जुनैमा के भन्नु फुलैमा बस छैन क्यारे उड़ सुन्दिने टाढा हो दैव पनि दुःख भरियो मन पनि हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा